बुलबुल एउटा इरानी चरा बुलबुल मान सम्मान पाउन अपमान हुनु जरुरी छ मान सम्मान पाउन अपमान हुनु जरुरी छ इज्जत कमाउन पहिला इमान हुनु जरुरी छ गर्न सक्छौ हामी पनि अरू जस्तै राम्रा कामहरू गर्न सक्छौ हामी पनि अरू जस्तै राम्रा कामहरू आफूमा सत्यताको अभिमान हुनु जरुरी छ इज्जत कमाउन पहिला इमान हुनु जरुरी छ अरूको रिस डाहा गरेर मात्रै केही पनि हुँदैन हेर अरूको रिस डाहा गरेर मात्रै केही पनि हुँदैन हेर गर्ने इच्छा शक्ति आफूमा विद्यमान हुनु जरूरी छ इज्जत कमाउन पहिला इमान हुनु जरूरी छ सकिन्छ सागरको मोती झिक्न र आकाशको चन्द्र छुन सकिन्छ सागरको मोती झिक्न र आकाशको चन्द्र छुन लक्ष्य पाउन मनोको बेग विमान हुनु जरूरी छ इज्जत कमाउन पहिला इमान हुनु जरूरी छ संघर्ष र परिश्रम नगरी कसैको नि जीवन चल्दैन संघर्ष र परिश्रम नगरी कसैको नि जीवन चल्दैन जीवन जिउन सदैव कर्तालाई काम हुनु जरूरी छ मान सम्मान पाउन अपमान हुनु जरूरी छ इज्जत कमाउन पहिला इमान हुनु जरूरी छ डोटीको सायल गाउँपालिका दुईका कैलाश बोगटीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको राति प्रसुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेलमा पठाउनुभएका पत्र तथा गजलहरूको वाचनसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु एउटा अलि लामो मिटरको गजल छ म सुरुमा यो गजललाई वाचन गरेपछि पहिलो साङ्गीतिक गजल बजाउँछु र अरू गजलहरू वाचन गर्दै जान्छु राजापुर नगरपालिका बर्दिया घर भई अहिले भर्जिनिया बस्दै आउनुभएका अनिल भट्टराईको गजल छ सरकार सम्झिने गर भोका नाङ्गा मजदुर किसानलाई पनि सरकार सम्झिने गर भोका नाङ्गा मजदुर किसानलाई पनि करोडौं छुट्टिन्छ होला ढुकुटीबाट सुकुटी र मध्यपानलाई पनि महिनौदेखि आगो नथेकिएर कठाङ्ग्रिएका ती खुट्टा देख्दा महिनौदेखि आगो नदेखेर कठाङ्ग्रिएका ती खुट्टा देख्दा लाग्छ निमोनिया हुन्छ अब त गरिबको ओदानलाई पनि करोडौं छुट्टिन्छ होला ढुकुटीबाट सुकुटी र मध्यपानलाई पनि उसले गीताको कसम खाएरै गीता मारेको होइन भनिदियो उसले गीताको कसम खाएरै गीता मारेको होइन भनिदियो झुक्काइदियो यार अदालतलाई पनि भगवानलाई पनि करोडौं छुट्टिन्छ होला ढुकुटीबाट सुकुटी र मध्यपानलाई पनि माया गर भरमा पर रमाउमै हराउ कति पनि नडराऊ माया गर भरमा पर रमाउमै मा हराउ कति पनि नडराउ तिम्रो कसम थाहा दिने छैन मैले आफ्नै कानलाई पनि करोडौं छुट्टिन्छ होला ढुकुटीबाट सुकुटी र मध्यपानलाई पनि चोक्टै चोक्टा खाँदा पनि हाँसिरहेको देख्दा अचम्म नपर्नु हजुर चोटै चोट खाँदा पनि हाँसिरहेको देख्दा अचम्म नपर्नु हजुर पागल हो मुस्कुराइरहनुपर्छ उसको पहिचानलाई पनि सरकार सम्झिने गर भोका नाङ्गा मजदुर किसानलाई पनि करोडौं छुट्टिन्छ होला ढुकुटीबाट सुकुटी र मध्यपानलाई पनि राजापुर नगरपालिका बर्दिया घर भई अहिले भर्जिनिया बस्ती आउनुभएका अनिल भट्टराईको यो गजल वाचन गरेपछि बुलबुलको आजको पहिलो साङ्गीतिक कोसेली यो गजल अब सुनाउँछु ही है है साङ्गीतिक गजलपछि अब बुलबुलमा मैले यति बेला गजल वाचन गरिनँ म अब रात्रिगन्थन शैलीका पत्रहरू प्रस्तुत गर्छु मलाई अमर कार्कीले लेखेर पठाउनु भएको छ ललितपुर ठेचो उहाँको घर अहिले अमेरिका बस्दै आउनुभएको छ लेख्नुहुन्छ बिहानै उठेर नित्यकर्म सकेर श्रीमती पूजा कोठातिर लागिन् आफू भने चिया नास्ताको बन्दोबस्त गर्न भान्सातिर लागे ओइ बुढी चिया सेलायो सकिएन तिम्रो पूजापाठ आफूले चिया बनाएको दिन त स्वर पनि अलिक ठूलो हुने भइगयो ती देवताका फोटा र मूर्तिमा फूल चढाएर धूप बालेर केही हुनेवाला छैन ऊ समाचार सुन्न कोरोनाले मर्नेको संख्या बढ्या बढै छ म बाहिर लिभिङ रुमबाट फतफताउँदै भित्तामा टाँगिएको आमा बुबाको फोटो हेर्न थालेँ एक क्षणपछि पछाडिबाट उनले के हेरेको त्यसरी टोलाएर भन्दा म झसङ्ग भएँ बुबा आमाको फोटो हेरेको नि मैले चियाको चुस्की लाउँदै भने त्यो जाबु फोटो हेरेर के हुन्छ त्यो फोटोले कुरा गर्छ र तिमीसँग उनको व्यङ्ग्य नबुझे चाहिँ म अलि झर्कँदै बोलेँ के भनेको तिमीले आफ्नो आमा बुबाको सम्झना आउँदा उहाँहरूको फोटो हेरेर आनन्द आउँछ उहाँहरू हाम्रो साथमा नभएर के भयो त मेरो कुरा पुरा पनि हुन नपाउँदै उनले बोल्न सुरु गरिन् हो जसरी हामीले हाम्रा बाआमा साथमा नहुँदा पनि उनीहरूको तस्विर घरका भित्तामा राखेर त्यसलाई हेरेर आनन्द लिन्छौँ उहाँहरू हाम्रो साथमा नभएर पनि फोटो र मूर्ति मात्र हुनुहुन्छ भगवान त विभिन्न रूप लिएर संसारभरि प्राणी जगतको उद्धार गर्नमा तल्लिन्छन् हेर त अहिलेको महामारीमा आफ्नो ज्यान जोखिममा राखी बिरामीको उपचारमा रातो दिन खटिएका अस्पतालका डाक्टर नर्स र अरू सहयोगी अनि अत्यावश्यक सेवाका कर्मचारी के ती सबै भगवानकै रूप होइनन् र कृष्ण विष्णु शिव दुर्गा आदि सबैका मूर्तिहरूले तिनीहरूको प्रतिनिधित्व गरिरहेका छन् यिनको पूजा गरेर मैले ती सबैलाई सम्झना गरेको छु सम्मान गरेको छु यी निस्वार्थ सेवा गर्ने सबै व्यक्तिहरूका भगवानका एउटै रूप हुन् हो कि होइन भन त म भने ट्वाल्ल परेर उनको कुरा सुनिरहेको थिएँ मनन गरिरहेको थिएँ अघिपछि मेरो बकबक सुनिरहँदा पनि खासै तर्क नगर्ने श्रीमतीको यस्तो गहन तर्क सुनेर म अबाक त थिएँ नै साह्रै प्रसन्न पनि थिएँ अस्पतालमा बस्दा रहेछौ अनेक रूपधारी कोही डाक्टर कोही नर्स कोही त कर्मचारी मन्दिर मस्जिद चर्चभित्र खोजे जहाँ तही शिव पनि अल्लाह पनि जिसस पनि यही भन्दै आफ्नो पत्रको बीट मार्नुभयो अमर कार्कीले ठेचो ललितपुर उहाँको घर अहिले अमेरिकाबाट पठाउनु भएको थियो अब अर्को रात्रिगन्थन शैलीको पत्र छ मलाई यो पत्र घ्रिम आवाजले काठमाडौँबाट पठाउनु भएको छ शीर्षक दिनुभएको छ लकडाउन नै लकडाउन पनि नहोस् जिन्दगी जिन्दगी होसै होस् पनि नहोस् जिन्दगी बेहोसी मात्र पनि नहोस् केही होसमा बेहोसी मिसियोस् केही बेहोसीमा होस रहोस् जिन्दगी उज्यालो नै उज्यालो मात्र पनि नहोस् जिन्दगी फेरि अँध्यारो नै अँध्यारो मात्र पनि नहोस् कहिले भेटौँ तिमीलाई अँध्यारोमा पनि जुन चाहिँ कहिले भेटौँ तिमीलाई उज्यालोमा पनि छाया चाहिँ जिन्दगी जित नै जित पनि नहोस् तर भगवान हार नै हार पनि नहोस् कहिले जित्दा आँसु झरोस् कहिले हार्दा पनि हाँस्न सकौँ जिन्दगी लकडाउन नै लकडाउन पनि नहोस् जिन्दगी कुदेको कुदै पनि नहोस् जिन्दगी कहिले सफर त कहिले घर होस् गृहमा आवाजको यो पत्र वाचनपछि अब बुलबुलको अर्को सांगीतिक कोसेली राख्दैछु र यो गजलपछि फेरि अरू पत्र र रात्रिगन्थन शैलीका पत्रसँगै गजलहरू पनि लिएर आउँदैछु यो गजल सुनाउँदैछु दामन भी तेरे हम ने दामन भी तेरे हम ने भिगोने नहीं दिया पत्थर बना दिया मुझे मिला मुझे दामन भी तेरे बुलबुल एउटा इरानी चरा बुलबुल एउटा इरानी चरा बुलबुल बुल। दायाँ बायाँ मिलाएर खाए नेताजीले दायाँ बायाँ मिलाएर खाए नेताजीले गाउँ शहर जिलाएर खाए नेताजीले सबै जनता भोक भोकै मरी बाल छैन विदेशीलाई खिलाएर खाए नेताजीले गाउँ शहर जिलाएर खाए नेताजीले उँधोतिर खोला नाला उँभोतिर डाँडा उँधोतिर खोला नाला उँभोतिर डाँडा बेची हुस्की पिलाएर खाए नेताजीले गाउँ शहर जिलाएर खाए नेताजीले पीडित गरीब सर्वहारा भन्दै मक्ख पारी पीडित गरीब सर्वहारा भन्दै मक्ख पारी सबैको मुख सिलाएर खाए नेताजीले दायाँ बायाँ मिलाएर खाए नेताजीले गाउँ शहर जिलाएर खाए नेताजीले झापा घर भई अहिले पेन्सिल्भानिया ह्यारिसबर्ग बस्दै आउनुभएका अवि बाबु अधिकारीको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ म बुलबुलको यो चरणमा अब तपाईँका गजलहरू वाचन गर्दै साङ्गीतिक गजल सुनाउँछु पत्रको क्रम छैन अब र मैले अर्को गजल वाचन गर्छु दोरम्बा घर भई दोरम्बा ददुवा रामेछाप घर भई अहिले सूर्यविनायक भक्तपुर बस्ती आउनुभएका निराजन युञ्जनले एउटा गजल पठाउनु भएको छ रहर छ बाँच्ने सधैँभरि तिम्रो अधर हेरेर र बाँच्ने सधैँभरि तिम्रो अधर हेरेर चिटिक्क सुहाउने पुतली झैँ घाँगर हेरेर कोमल दिलमा बस्छु बसाउँछु र साट्नेछु कोमल दिलमा बस्छु बसाउँछु र साट्नेछु पिरतीको बाध र सुख दुःखको घर हेरेर चिटिक्क सुहाउने पुतली झैँ घाँगर हेरेर हानिदेऊ तिम्रो सुकोमल हातले पत्थरहरू हानिदेऊ तिम्रो सुकोमल हातले पत्थरहरू जवाफ दिनेछु तिमीले हानेको पत्थर हेरेर चिटिक्क सुहाउने पुतली झैँ घाँगर हेरेर यसरी नमारिदेऊ बरु मारिदेऊ तिम्रै हातले यसरी नमारिदेऊ बरु मारिदेऊ तिम्रै हातले मर्नेछु तिम्रो हातको अनुभव र रहर हेरेर रहर छ बाँच्ने सधैँभरि तिम्रो अधर हेरेर चिटिक्क सुहाउने पुतली झैँ घाँगर हेरेर निराजन योन्जनको गजल दियो रामेछाप उहाँको घर अहिले सूर्य विनायक भक्तपुर बस्दै आउनुभएको छ यसलाई मैले वाचन गरेँ र अब अर्को एउटा गजल मूलपानी काठमाडौँबाट पठाउनु भएको छ मूलपानी काठमाडौँ उहाँको घर छ र युएईको अबुधाबीमा बस्दै आउनुभएको छ रुद्र थापा लेख्नुहुन्छ मैले पहिलोपटक गजल पठाउँदैछु विगत दस वर्षदेखि अबुधाबीमा बुलबुल सुन्दैछु तपाईँको आवाज सुनेर नाइट ड्युटीमा कैयौं रातहरू काटेको छु बुलबुल सुनेर भर्खर गजल लेख्न थालेको म नयाँ गजलकार दुई हजार सतहत्तर साउनमा मैले एक सयवटा गजल र एक सयवटा जति मुक्तक लेखेँ अझै लेख्दैछु लगातार भन्दै उहाँले पठाउनु भएको एउटा गजल यस्तो छ क्वारेन्टाइनमा बस्नुपर्ने रे विदेशबाट फिरेर सरकार क्वारेन्टाइनमा बस्नुपर्नेले विदेशबाट फिरेर सरकार तारे होटलमै बस्नुपर्नेले आफै पैसा तिरेर सरकार एकहोरो उडान गर्दा धेरै नै महँगो हुन्छ हवाई टिकट एकहोरो उडान गर्दा धेरै नै महँगो हुन्छ हवाई टिकट सस्तो पर्छ नियमित उडान खुलाउ भन्दा नटेरेर सरकार तारे होटलमै बस्नुपर्ने रे आफै पैसा तिरेर सरकार विदेशमा आपत विपद परेकाहरूलाई ल्याउने भन्दै विदेशमा आपत विपत परेकाहरूलाई ल्याउने भन्दै उद्धार उडानको नाममा तीन गुणा पैसा सोरेर सरकार तारे होटलमै बस्नुपर्नेले आफै पैसा तिरेर सरकार हिजोसम्म तिनकै रेमिटेन्सले देश चलेको थियो हिजोसम्म तिनकै रेमिटेन्सले देश चलेको थियो आज फर्किन लागेको छ बल्ल तल्ल मरेर सरकार क्वारेन्टाइनमा बस्नुपर्ने रे विदेशबाट फिरेर सरकार तारे होटलमै बस्नुपर्ने रे आफै पैसा तिरेर सरकार काठमाडौँको मूलपानी घर भई अहिले आबुधाबी युएई बस्दै आउनुभएका रुद्र थापाको गजल वाचन गरे र अब फेरि अर्को साङ्गीतिक गजलको गरे हवा ने मुझसे पूछा तो हवा का फैक्ट तेज का सिर्फ हवा का नहीं तेज हवा का तेज हवा ने मुझसे पूछा आ, आ, आ, तेज हवा ने मुझसे पूछा से पूछा तेज हवा ने मुझसे पूछा तेज हवा ने मुझसे पूछा रेत पे क्या लिखते रहते हो रेत पे क्या लिखते रहते बच्चों में गुम रहते में ऐसे इतने अच्छे क्यों लगते इतने अच्छे क्यों लगते हो इतने अच्छे क्यों लगते हो इन सोचों में गुम रहते मुद्दत बाद मिले हो इतनी मुद्दत बाद इतनी मुद्दत बाद मिले हो इतनी मुद्दत बाद मिले हो किन सोचों में गुम रहते हो पूछो हिजर के किस्से हमसे न पूछो हिजर के किस्से ना पूछो हमसे न पूछो हिजर के किस्से हम हमसे न पूछो हिजर के किस्से अपनी कहो अब तुम कैसे हो अपनी कहो अब तुम कैसे हो किन सोचों में गुम रहते हो कितनी मुद्दत बाद मिले हो कितनी मुद्दत बाद मिले हो किन सोचों रहते हो इतनी मुद्दत बाद मिले हो जुन झैँ मुस्कान तिम्रो लुकेर हेरे जुन झैं मुस्कान तिम्रो लुकेर हेरे जब नजर नजर जुद्यो झुकेर हेरे भरिएको यौवन तिम्रो वसन्तको बहार झैं भरिएको यौवन तिम्रो वसन्तको बहार झैं म शिशिरको रुख झैं सुकेर हेरे जब नजर नजर जुद्यो झुकेर हेरे हारमा पनि खुसी नै थियो मेरो मन हारमा पनि खुसी नै थियो मेरो मन तिमी हात हल्लाई हिँड्यौ म चुकेर हेरे जब नजर नजर जुद्यो झुकेर हेरे आश त थिएन तर मनले कहाँ मान्थ्यो आश त थिएन तर मनले कहाँ मान्थ्यो पर पुगी फर्की एकछिन रुकेर हेरे जुन झैँ मुस्कान तिम्रो लुकेर हेरे अब नजर नजर जुत्यो झुकेर हेरे धुलाबारी झापा घर हुनुभएका रमेश घिमिरेको गजल थियो यो यसलाई मैले वाचन गरेँ उहाँले अहिले कतारबाट हामीलाई पठाउनु भएको गजल थियो र यो सँगै अब अर्को एउटा पत्र र गजल छ छोटो पत्र छ कविलास नुवाकोट पञ्चकन्या गाउँपालिका उहाँको घर अहिले काठमाडौँ मनमैजु बस्नुहुन्छ रामचन्द्र रिजाल र ब्राकेटमा इन्भ्यालिड भएको छ उहाँले आफ्नो नामलाई म बुलबुल कार्यक्रमको समयले साथ दिएसम्मको नियमित श्रोता हुँ मेरो पहिलो पटकको मनको भावनासहित माया प्रेम सम्बन्धी गजल कोर्ने प्रयास गरेको छु भन्दै लेख्नुभएको छ आफूभन्दा अग्रज सबैले दिनुभएको सल्लाह र सुझावमा चोट पर्दा लगाएका गलत औषधिको सुगन्ध जस्तै भयो जसरी मुखमा औषधिको प्रयोग भएपछि त्यो औषधिको गन्ध नाकबाट प्रवेश गरेर सम्पूर्ण शरीर औषधिको गन्धको कारण परिवर्तित हुन्छ अनि मन सकारात्मक हुन्छ मुखको चोट निको भयो भन्ने भ्रम पर्छ तर जब औषधिको गन्ध सकिँदै जान्छ चोट उस्तै हुन्छ गन्ध पनि दिँदैन चोट निको पनि हुँदैन सारा आशा उत्साहको गन्तव्य भनेको निराशा रहेछ संसार पावर र पहुँच हुनेको मात्र रहेछ जो सत्यको बाटो हिँड्छ जसले उसले हजारौं ठक्कर खानुपर्ने रहेछ भन्छन् नि बोल्नेको पिठो बिग्छ नबोल्नेको चामल बिग्दैन हो ठिक त्यस्तै भनेर रामचन्द्र रिजालले आफ्नो भावनालाई लेख्नुभयो मनमैजु काठमाडौँबाट पठाएर र छोटो मिटरको गजल लेखेर पठाउनु भएको छ यसलाई वाचन गर्छु माया गर्न कसैलाई कर हुँदैन माया गर्न कसैलाई कर हुँदैन पिपलु साथ रहँदैमा बर हुँदैन आँधी बेरी हुरी बतास चट्याङ लागे पनि आँधी बेरी हुरी बतास चट्याङ लागे पनि थेक्न सक्छु एक्लै मलाई डर हुँदैन पिपलु साथ रहँदैमा बर हुँदैन लहरा हुँ म सधैँ लहरिँदै जान्छु लहरा हुँ म सधैँ लहरिँदै जान्छु तिम्रो कद छोटो रहेछ भर हुँदैन पिपलु साथ रहँदैमा बर हुँदैन हामी साथी बाँचिरहन्छौँ जुनी जुनीसम्म साथी हामी बाँचिरहन्छौँ जुनी जुनीसम्म साँच्चै तिम्रो नाम पछाडि मेरो थर हुँदैन माया गर्ने कसैलाई कर हुँदैन पिपलु साथ रहँदैमा बर हुँदैन यो गजल वाचन गरे मैले र यो गजल उहाँले पहिलोपटक पठाउनु भएको छ राम रामचन्द्र रिजाल जो मनमैजु काठमाडौँबाट पठाउनु भएको थियो र यसलाई मैले वाचन गरेँ र पछिल्लो पटक वाचन गरिएका यी गजलहरूसँगै अब अर्को साङ्गीतिक गजलको समय भएको छ यो साङ्गीतिक गजल सुनाउँछु तेरे प्यार हसी खाब तू खाबों हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका पत्रहरूको वाचन र गजलहरूको वाचनसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब हामी विदा हुने बेला भएको छ काठमाडौँबाट बराल सूर्यमणिले पठाउनु भएको गजल वाचन गर्दै उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे आजको बुलबुलबाट शुभरात्रि भन्दैछौ छैन आनन्द हर्षण पल्टिँदा ओछ्यानमा पनि छैन आनन्द हर्षण पल्टिँदा ओछ्यानमा पनि बरु आनन्द हुन्थ्यो उफ्रिँदा रक्षानमा पनि रङ्ग झरेर इन्द्रणी बेरङ्ग भएको झैँ लाग्छ किन रङ्ग झरेर इन्द्रिणी बेरङ्ग भएको झैँ लाग्छ किन बासना दिन्न पारिजात भरिएको छ उद्यानमा पनि बरु आनन्द हुन्थ्यो उफ्रिँदा रक्षानमा पनि हुँदैन दिमाग एकत्रित छरप्रष्ट त्यो प्रकाश चाहिँ हुँदैन दिमाग एकत्रित छरप्रष्ट त्यो प्रकाश चाहिँ अह पाउँदिन कसै शान्ति एकाग्र ध्यानमा पनि बरु आनन्द हुन्थ्यो उफ्रिँदा रछ्यानमा पनि तिमी त भन्छौ पत्थर भएर बाँच्नुपर्छ अब तिमी त भन्छौ पत्थर भएर बाँच्नुपर्छ अब थाहा छ हावा अनि रगत बहन्छ यो ज्यानमा पनि छैन आनन्द हर्षण पल्टिँदा ओछ्यानमा पनि बरु आनन्द हुन्थ्यो उफ्रिँदा रछ्यानमा पनि बुलबुल एउटा इरानी चरा बुलबुल